समकालीन साहित्यको गोरेटो र मोडहरूको एउटा बिसौनी सर्जक र सिर्जना आन्दोलन वाद र प्रवृत्तिहरूमाथि वैचारिक कुराकानी रङ र अक्षरको क्यानभासमा कला र साहित्यको संयोजन कार्यक्रम सिर्जना मञ्च सिर्जना मञ्च सिर्जना मञ्च सोझा मारिन्छन् निमुखो थिचिन्छ चलन यस्तै छ अनि धर्मका खातिर ढुङ्गो पुजिन्छ चलन यस्तै छ सोझा मारिन्छ निमुखो थिचिन्छ चलन यस्तै छ अनि धर्मका खातिर ढुङ्गो पुजिन्छ चलन यस्तै छ बडो धुमधामले मुख्य चोकमा शालिक बनाइन्छ बडो धुमधामले मुख्य चोकमा शालिक बनाइन्छ जब बनाइन्छ अनि शिर ढालिन्छ चलन यस्तै छ जब बनाइन्छ अनि शिर ढालिन्छ चलन यस्तै छ चलन पनि अनेक प्रकारका छन् सोझाहरू मारिन्छन् निमुखाहरू थिचिन्छन् जोसँग सम्पत्ति छ जोसँग शक्ति छ त्यो मात्रै अगाडि बढ्छन् के निमुखाहरू बाँच्ने अधिकार छैन यो धरतीमा यस्तै एउटा बुलन्द मुक्तकबाट आज मैले सिर्जना मञ्चको उठान गरेको छु तपाईँ समस्त श्रद्धेय सर्जक अनि श्रोताहरूमा हार्दिक हार्दिक अभिवादन अनि साहित्यिक स्वागतम समर्पण गर्छु म हुँ रूपिन्द्र प्रभावी यो हो रेडियो बाराही उनान्से दशमलव दुई मेघार्ज र W W W dot Barahi radio dot com मार्फत प्रसारण भइरहेको कार्यक्रम सिर्जना मञ्च श्रद्धेय सर्जक कार्यक्रम सिर्जना मञ्च हरेक हप्ताको शुक्रबार राति सभा नौ बजेदेखि तपाईँ सुन्दै आउनु भएको छ विशुद्ध साहित्य कार्यक्रम सिर्जना मञ्चको पर्दा खोल्नका लागि आज मैले मुक्तकार गजलकार कवि अमृत सुवेदी गुराँसको एउटा बुलन्द मुक्तक प्रयोग गरेको छु यो मुक्तकले दुई सालमा लमजुङमा आयोजित तेस्रो लमजुङ महोत्सवमा प्रथम स्थान प्राप्त गर्न सफल भएको थियो आज मैले लमजुङ महोत्सव दुई हजार सत्तरीमा आयोजित पश्चिमाञ्चल क्षेत्रीय कविता प्रतियोगितामा उत्कृष्ट हुन सफल कविता स्वरहरू प्रस्तुत गर्नका लागि सिर्जना मञ्चको यो श्रृङ्खलालाई निर्माण गरेको छु लमजुङ उद्योग वाणिज्य सङ्घले आयोजना गर्ने लमजुङ महोत्सवमा हरेक पटक कुनै न कुनै साहित्यिक कार्यक्रमहरूलाई समायोजन गरिराखिएको छ लमजुङ महोत्सवमा क्रमशः कविता प्रतियोगिता गजल प्रतियोगिता र मुक्तक प्रतियोगिताहरू सम्पन्न भइसकेका छन् भने यस वर्ष लमजुङको बेसी सहरमा आयोजित चौथो लमजुङ महोत्सवमा पश्चिमाञ्चल क्षेत्र स्तरीय खुल्ला कविता प्रतियोगिता आयोजना गरिएको थियो प्रतियोगिताका लागि प्राप्त भन्दा बढी कविताहरू मध्ये दसवटा कविताहरूलाई लमजुङमा आमन्त्रण गरेर कविता वाचन गर्ने मौका प्रदान गरिएको थियो ती मध्ये पनि उत्कृष्ट पाँचलाई पुरस्कृत गरिएको थियो भने बाँकी पाँचवटालाई उत्कृष्टताको प्रमाणपत्र प्रदान गरिएको थियो सो प्रतियोगितामा प्रथम द्वितीय तृतीय चतुर्थ र पाँचौँ हुन सफल पाँचवटा कविताका साथै उत्कृष्ट बाँकी पाँचवटा कविताहरू पनि आज हामी सुनाउनेछौँ अर्थात् लमजुङ महोत्सवमा आयोजित पश्चिमाञ्चल क्षेत्रीय कविता प्रतियोगितामा उत्कृष्ट हुन सफल दसजना कवि कवयत्रीहरूका कविता स्वर आज मसँग छन् उद्योग व्यापार पर्यटन तथा कृषिको प्रवर्धन जलविद्युतमा लगानी र संस्कृतिको संरक्षण भन्ने मूल नाराका साथ लमजुङमा चौथो लमजुङ महोत्सव आयोजना गरिएको थियो सो कार्यक्रममा लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भेष बहादुर पौडेलले साहित्यिक प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो साहित्य तथा नाट्य उपसमितिका संयोजक नवीन चन्द्र घिमिरेले संयोजन गर्नुभएको कार्यक्रममा कवि ईश्वरमणि अधिकारी भूपिन व्याकुल र सरस्वती प्रतीक्षा निर्णायकको भूमिकामा रहनु भएको थियो भने प्रमुख अतिथिका रूपमा प्राज्ञ तीर्थ श्रेष्ठ पुग्नु भएको थियो यसपटक लम्जुङ यसबाहेक लमजुङ र लमजुङ बाहिरका थुप्रै आमन्त्रित कवि कवयत्रीहरूले पनि आफ्ना कविता सुनाउनु भएको थियो यस क्रममा उत्कृष्ट दशमा पर्न सफल कवि गौरी नेउपानेको कविता स्वर म सुनाउने क्रममा छु सोती पसल लम्जुङकी कवि गौरी नेउपाने म आफैमा हराएको छु शीर्षकको कविता मार्फत त्यहाँ उत्कृष्ट दशमा पर्न सफल हुनुभएको थियो मेरो कविताको शीर्षक छ म आफैमा हराएको छु प्रत्येक बिहान हिमाल जस्तै टल्कन खोज्छु प्रत्येक बिहान हिमाल जस्तै टल्कन खोज्छु मध्याहमा घामसँग जुधेर पसिना धारा बहाउँछु सूर्य सन्ध्या भेट्न क्षितिजभित्र हराउँछ सूर्य सन्ध्या भेट्न क्षितिजभित्र हराउँछ म आफ्नै सुनसान बस्तीमा हराउँछु दिन रातसँग साटिन्छ दिन रातसँग साटिन्छ विश्राम लिन्छ जुनको किरण शीत छरेर प्रभात डाक्छ म जीवनको अभ्यास त निन्द्र खोज्छु शीतले स्वच्छ बनेको रातमा पनि म प्रचण्ड घाम जस्तै उजाड सपनासँग तन्द्र अवस्थाबाट चिमोटिन्छु जहर उकेल्ने रातसँग अभिशप्त जीवन रित्याउँदै जहर उकेल्ने रातसँग अभिशप्त जीवन रित्याउँदै सूर्यको न्यानो घामसँग लाग्छ भर्खर जन्मिएको छु भन्दा ठगिनु लुटिनु प्र प्रकृतिको नियाति सम्झन्छु आँखाहरू फ्याँकिन्छन् मेरो लासमाथि आँखाहरू फ्याँकिन्छन् मेरो लासमाथि लाग्छ बुवासोको हेराई लुक्ने ठाउँ देख्दिनँ घाम फुटपाथमा सुतिरहेको छ घाम फुटपाथमा सुतिरहेको छ धमिलो नदी तर्नु छ नदी बिचमा लर्खराइरहेका छन् मेरा पाइलाहरू बिना उद्देश्यको तिखो हेराई जीवन घोचिरहेको छ नदी ल्याउँदै नरक हुनबाट सधैँ बचाइरहेको छु अरिपरि जलिरहेको संसार छ असङ्ख्य कर्तव्यमा आगो बीच फुल्नु छ मनको ज्योति निभाएर सुखका झिल्का निभाएर मनको ज्योति निभाएर सुखका झिल्का निभाएर आफ्नै छातीमा भाल रोपेर मृत्युको पुनविराम नआएसम्म टुक्रा टुक्रा भई चोक्टिएको मुटुले संसार बिउझाउनु छ भावनालाई छातीभित्र पट्याउँदै भावनालाई छातीभित्र पट्याउँदै आँखाभरिका विपनालाई खुम्च्याउँदै अझै म रित्तिएको छु आफै हराएको छु भावनालाई हुँदै म रित्तिएको छु आफैमा हराएको छु नेपालका विभिन्न भूभागमा महोत्सवहरू विभिन्न ढङ्गले आयोजना गरिन्छन् लोक दोहोरी गीत ती महोत्सवहरूका प्राय आकर्षणका केन्द्र बन्छन् यसका साथै अन्य विविध गतिविधिहरू पनि सञ्चालन हुन्छन् तर साहित्यलाई त्यति धेरै वास्ता कमै मात्र महोत्सवहरूले गरेका पाइन्छन् पोखरामा पनि थुप्रै महोत्सवहरू हुन्छन् तर अत्यन्त कमले मात्रै साहित्य कार्यक्रमलाई अत्यन्त थोरै महत्त्व दिएको हामी देख्न सक्छौँ यद्यपि लमजुङ महोत्सवले भने हरेक पटक साहित्य कार्यक्रमलाई महत्त्व दिँदै आएको छ र यस सन्दर्भमा दुई हजार सत्तरीमा आयोजित चौथो लमजुङ महोत्सवमा पनि साहित्यलाई विशेष प्राथमिकतामा राखिएको थियो र मूल मञ्चबाट नै कविताहरू वाचन गर्ने मौका पनि कविहरूलाई प्रदान गरिएको थियो सोही कार्यक्रममा तीन धोबाटे सात स्याङ्जाका सर्जक मिलन समीर पनि पुग्नु भएको थियो आफ्नो उत्कृष्ट दशमा पर्न सफल आफ्नो कविता सहित उहाँले कविता भत्किएको विश्वास वर्तमान समयमा शीर्षकमा यसरी प्रस्तुत गर्नुभएको थियो कविताको शीर्षक रहेको छ भत्किएको विश्वास वर्तमान समयमा दृढ आत्मविश्वासको सगरमाथा भत्किएर दृढ आत्मविश्वासको सगरमाथा भत्किएर सजल नयन परेलीको बाटो हुँदै वर्तमान समयमा मेरो देश हिमाल पहाड तराई मधेससँगै सिङ्गै भूगोल रोइरहेछ अविरल अश्रुधारा बगाउँदै बेचैनीले आक्रान्त भई सुनामीको छाल उर्लिएर अचानक सुनामीको छाल उर्लिएर अचानक दिगो शान्तिको महासागरमा अखण्डित आतताई युद्धसँगै आलो रगत बगिरहेछ बेपत्ता मेचीदेखि महाकालीहरूमा स्वदेशको उन्मुक्त निश्चल हाँसो छेउमै स्वदेशको उन्मुक्त निश्चल हाँसो छेउमै सङ्गीन तेर्सिएर बसेपछि छिर्का हानिरहेको छ उम्लिएर छिर्का हानिरहेको छ रगत उम्लिएर एक तमासले सुस्ता र कालापानीहरूमा दिन दहाडै सहितको सालिक तोडिएको दिन दहाडै सहितको सालिक तोडिएको आफ्नै आँखाले देखेपछि भक्कानिएको जिउँदो इतिहासले आफू हिँड्दै गरेको मूल बाटो बिर्सिएर अचेत भई लडेको छ साँगुरा गल्ली र गल्छेडाहरूमा एकता गर्ल्याम गुर्लुम भत्किएर एकता गर्ल्याम गुर्लुम भत्किएर मनमुटु फोक्सो र कलेजोसँगै सङ्क्रमण भइदिँदा तनावले उच्च रक्तचापको बिरामी मेरो देश दुवै किडनी फेल भएको छ र बाँकी छ अब सहन असह्य पीडा हृदयाघातको आजीवन बन्दकी राखेर चरम क्रूरता आजीवन बन्दकी राखेर चरम क्रूरता नाथुराम गोर्से हिटलर इदी अमिन र बोकासाहरूको जिजविसा बाँचिरहेछ वर्तमान समय ताण्डव नृत्य चलिरहेछ स्वतन्त्रताको जहाँ निसङ्कोच बलात्कृत भइरहेछ मेरो देश यस्तो लाग्छ यस्तो लाग्छ वर्तमान समय निर्लज भई उत्तानो परेको छ व्यस्त सहरको बिच सडकमा जसलाई सबैले भोग्न चाहन्छन् जसलाई सबैले भोग्न चाहन्छन् एक एक गरी पालो पर्खिएर यहाँ यहाँ अस्वस्थ प्रतिस्पर्धाको तीव्र होडबाजी चलिरहेको वर्तमान समयमा हरेकले बहिरो विजयको सगौरव घोषणा गरिरहेछन् दिनहु साढे स्वभावमा उन्मत्त भई सो निर्णयको अल्को हल्का असङ्ख्य बोतलहरू रित्याएर दृढ आत्मविश्वास लर्खराइरहेछ वर्तमान समयमा स्वतन्त्रताको मनमोहक फुलबारीमा स्वतन्त्रताको मनमोहक फुलबारीमा ढकमक्क फक्रिएका असीमित पारिजात आकाङ्क्षाहरूमा सङ्क्रमणकालीन धमिरा लागेर भित्र भित्रै सिद्धाइसकेको छ कोही कसैले पत्तै नपाउने गरी अहम्ता उम्लिएर अहम्ता उम्लिएर हृदयको मजेरीमै भीषण ज्वालामुखी विस्फोटन भइरहेको वर्तमान समयमा मानवीय संवेदना जिउँदो लासमै ढलेको छ मूल घरको दैलो ठेलामा मोतीबिन्दुले ग्रस्तै पारेको छ मोतीबिन्दुले बिन्दुले ग्रस्तै पारेको छ सार्वभौम सत्ता सम्पन्न सहृदय स्वप्निल आँखाहरूमा यो अन्धकार कालरात्रिको निरङ्कुश आतताई साम्राज्य विस्तारित भइरहेको वर्तमान समयमा ओ मेरी प्रिया ओ मेरी प्रिया आऊ तिमी मसँगै आऊ मलाई सघाउन आऊ म तिम्रै पर्खाइमा छु दन्किएको ज्वालामाथि उभिएर निर्भिकतापूर्वक सदैव विवेकशील निर्णयसँगै नेपाल आमाको सपना साकार पार्न सक्ने एउटा कुशल सन्तान जन्माउन आऊ एक स्वप्नद्रष्टा एक पुरुष जन्माउन आऊ ओ मेरी प्रिया आऊ तिमी मसँगै आऊ मलाई सघाउन आऊ म तिम्रै पर्खाइमा छु दन्किएको अग्निज्वालामाथि उभिएर निर्भिकतापूर्वक सदैव विवेकशील निर्णयसँगै नेपाल आमाको सपना साकार पार्न सक्ने एउटा कुशल सन्तान जन्माउन आऊ एक स्वप्न स्वप्नद्रष्टा युग पुरुष जन्माउन आऊ एक स्वप्न स्वप्नद्रष्टा युग पुरुष जन्माउन आऊ धन्यवाद यसै गरी स्याङ्जाबाट नै गल्याङ बहुमुखी क्याम्पसका चन्द्रकान्त अर्याल उत्कृष्ट दशमा पर्न सफल हुनुभएको थियो कवि अर्यालको आह्वान शीर्षकको कविता यस्तो थियो मेरो कविताको शीर्षक छ आह्वान तारसे भिरमाथि फुलेका छन् तारसे भिरमाथि फुलेका छन् सपनाका गुराँसहरू टिप्नु छ अनि सिउरी दिनु छ आजै वर्तमान समयको सल्लेरी चुल्ठोभित्र जतनपूर्वक सजाएर आँधी खोलासँगै बगेका छन् आधुनिक श्रवण कुमारहरूको असामयिक मृत्यु पश्चात अन्धा वृद्ध बुबा आमाको आँखाबाट अझैसम्म पनि बोझिल जिन्दगीका गहिरा नदीहरू तर्नु छ अनि पुग्नु छ आजै सोप्लिङ छका सुदूर किनारा छेउ असीमित उत्साहको सगरमाथाबाट अपेक्षाको हिम नदी बगाएर सिन्चिनु छ पहाड तराई मधेससँगै हरेक दूरदराजका खडेरीले अक्रान्त मनहरूलाई असीमित उत्साहको सगरमाथाबाट अपेक्षाको हिमनदी बगाएर सिन्चिनु छ पहाड तराई मधेससँगै हरेक दूरदराजका खडेरीले अक्रान्त मनहरूलाई पुछ्नु छ भरोसाको मायालु रुमालले हरेक कौतुहल आँखाहरूका बलेसीबाट तप्किएका आँसुका बलिन्द्र धाराहरू असम्भवको आग्लो भाँची सम्भावनाको दैलो उगार्दै बाहिरिएर खुला आकाशमा फुलाउनु छ आगोका भरभराउँदा रक्तिम फुलहरू फर्काउनु छ आजै सदाको लागि सु सुनिश्चित भविष्यको खोजीमा निमुखा सपनाहरूसँगै मलिन मुहार लिएर बिरानो हुँदै गएका नौजवान तन्नेरी वसन्तहरूलाई मुटुभरि सिँगै देश बोकेर सगरमाथाको आरोहणसँगै भविष्यको शिखर चुम्दै गर्दा कहिलेकाहीँ भोकले साह्रै सताउन सक्छ राष्ट्रियताको असह्य प्यासले अत्याउन सक्छ स्वाभिमानको त्यसैले त भन्दैछु प्रिया आऊ मेरी प्रिया एकैछिन भए पनि आफ्नै जीवनको शीतल चौतारीमा सुस्ताएर थकाइ मारौँ त्यसपछि पुनः अगाडि अगाडि बढाउनुपर्छ हामीले हाम्रो जीवनयात्रा अनि बदल्नुपर्छ काँडालाई फुलहरूमा वर्तमान समयलाई बगर होइन सङ्लो नदी बनाएर बगाउनुपर्छ आधी खोलासँगै अनि खण्ड खण्डमा विभाजित होइन अखण्डतामा आफूलाई समेट्दै अनेकताभित्रको एकतामा बाँधि राख्नुपर्छ मान्छेहरूलाई आत्मीयताको साइनोलाई तन्काएर ठड्याउनुपर्छ समानताको अग्लो हिमाल जहाँ निर्धक्क भएर गाउन सकुन् सबैले स्वाधीनताको अजर अमर कालजाई राष्ट्रिय गान सैन्य थुङ्गा फुल कहानी एउटै माला नेपाली श्रद्धे सर्जक यतिखेर लमजुङ महोत्सव दुई हजार सत्तरीमै पश्चिमाञ्चल क्षेत्रीय कविता प्रतियोगितामा उत्कृष्ट दसमा पर्न सफल पुरुन्चौर कास्कीका सर्जक नारायण बास्तोलाको युवा र देश शीर्षकको कविता म प्रस्तुत गर्ने क्रममा छु कविताको शीर्षक रहेको छ युवा र देश जुङ्गाको रेखी बसेको युवा विदेश ताक्दछ जुङ्गाको रेखी बसेको युवा विदेश ताक्दछ देशले यता युवाको जोस जाँगर माग्दछ देशले यता युवाको जोस जाँगर माग्दछ पसिना बाढी उर्लेर गयो विदेशी भूमिमा खडेरी पर्यो उर्वरा मर्यो स्वदेशी जिमीमा खडेरी पर्यो उर्वरा मर्यो स्वदेशी जिमीमा हुर्किँदो युवा देखेर हाँस्छ त्यो लाली गुराँस हुर्किँदो युवा देखेर हाँस्छ त्यो लाली गुराँस जुरुक्क युवा उठेर जाँदा गुराँस निराश जुरुक्क युवा उठेर जाँदा गुराँस निराश आमाले टिका लगाइदिन्छन् भक्कानो पारेर हिँड्दछन् युवा आँसुको ढिक्का पिँढीमा झारेर हिँड्दछन् युवा आँसुको ढिक्का पिँढीमा झारेर आँगन गोठ चौतारी पाटी पौवा र पँधेरो आँगन गोठ चौतारी पाटी पौवा र पँधेरो युवाले देश छाडेर जाँदा सर्वत्र अँध्यारो युवाले देश छाडेर जाँदा सर्वत्र अँध्यारो जहाज उड्छन् युवाका भारी कुरुन्त बोकेर जहाज उड्छन् युवाका भारी कुरुन्त बोकेर हरिया डाँडा हिमाल पाखा बस्दछन् झुकेर हरिया डाँडा हिमाल पाखा बस्दछन् झुकेर घर र खेत तम्सुक गरी साहुको बन्धनमा घर र खेत तम्सुक गरी साहुको बन्धनमा पराल सरी डढ्दछ पैसा जहाजको इन्धनमा पराल सरी डढ्दछ पैसा जहाजको इन्धनमा हे मेरा साथी सिन्कीको भाउ गैरी खेत फालेर हे मेरा साथी सिन्कीको भाउ गैरी खेत फालेर रमायौ कसको कम्पनी देश जहाज पालेर रमायौ कसको कम्पनी देश जहाज पालेर जुन देश तिमी गए तापनि माटो र आकाश जुन देश तिमी गए तापनि माटो र आकाश अवश्य हुन्छन् मान्छेले गर्ने हो बाँकी विकास अवश्य हुन्छन् मान्छेले गर्ने हो बाँकी विकास कहाँको चिन कहाँ छ आज हेरौँ त जापान को गर्न सक्छ भावना सिप श्रमको मापन को गर्न सक्छ भावना सिप श्रमको मापन प्राकृतिक स्रोत सम्पदाबाट सम्पन्न नेपाल प्राकृतिक स्रोत सम्पदाबाट सम्पन्न नेपाल विविध भाषा भेष र भूषा भावना विशाल यो देश माथि उठ्दछ साथी यो कुरा साँचो छ यो देश माथि उठ्दछ साथी यो कुरा साँचो छ केवल यहाँ युवाको बाचा कसम खाँचो छ केवल यहाँ युवाको बाचा कसम खाँचो छ नेता र नीति अल्झिनु हुन्न पुरानै ढाँचामा नेता र नीति अल्झिनु हुन्न पुरानै ढाँचामा सजिनु पर्छ सजिनु पर्छ नवीन सोच विचार बाचामा सजिनु पर्छ नवीन सोच विचार बाचामा शहीद गए देशको लागि दिएर रगत शहीद गए देशको लागि दिएर रगत नगरौँ यहाँ जुङ्गाको लागि लडाइँ फगत नगरौँ यहाँ जुङ्गाको लागि लडाइँ फगत जुङ्गाको लागि लडाइँ फगत पश्चिमाञ्चलका सोह्र मध्ये अधिकांश जिल्लाहरूबाट सो प्रतियोगितामा कविताहरू प्रतियोगिताका लागि प्राप्त भएको जानकारी साहित्य तथा नाट्य उपसमितिका संयोजक नवीन चन्द्र घिमिरेले हामीलाई दिनुभएको थियो सो प्रतियोगितामा खुदी लम्जुङका कवि मेघेन्द्र पोखरेलको कविता पनि उत्कृष्ट दशमा पर्न सफल भएको थियो मेरो कविताको शीर्षक फरक सुरुवात प्रतिमा सम्मानको सयपत्री लजाएको लालुपाते तिमीलाई जीवनमा तिमी जस्तै र अरू धेरैलाई जाँच्दा जाँच्दा आफूले आफैलाई कहिल्यै जाँचिन छु र आज आफैले आफैलाई आफ्नो न्यायालयमा उभ्याएको छु प्रतिमा मेल बेमेलका समाचार बदलिएको अवस्था नबदलिएको व्यवस्था मेल बेमेलका समाचार बदलिएको व्यवस्था नबदलिएको अवस्था आज यी तपसिलबाट मलाई अलग फुर्सद देऊ तिमी कहाँ मन पठाउन खोज्दैछु जीवनको एउटा निष्कर्ष हटाउन खोज्दैछु जिन्दगी जिन्दगी जपिरहेर मात्र नबोल्ने खपिरहेर मात्र नगल्ने जिन्दगी जपिरहेर मात्र नबल्ने खपिरहेर मात्र नगल्ने मल पानी थपेर मात्रै पनि फल्न नसक्ने भल पानी छोपेर मात्रै पनि चल्न नसक्ने बल पानी थपेर मात्रै पनि फल्न नसक्ने भल पानी छोपेर मात्रै पनि चल्न नसक्ने जिउने कलाको कठघरामा राखेर गोडमेल गरिराख्नुपर्ने जिउने कलाको कठघरामा राखेर गोडमेल गरिराख्नुपर्ने अम्लान आस्था ओछ्याउँदै उत्साह भरिराख्नु पर्ने प्रिय प्रिय तिमीले मनभरि गाँसेको सप्तरङ्गी मालालाई पनि एकछिन परै राखौँ भो तिमीले मनभरि गाँसेको सप्तरङ्गी मालालाई पनि एकछिन पराइराखौँ राखौँ भो मलाई केही जोड घटाउ गर्न देऊ जीवनयात्राका गोरेटाहरूमा कतिलाई बोकियो कतिलाई घोकियो जीवनयात्राका गोरेटाहरूमा कतिलाई बोकियो कतिलाई घोकियो तर तर आफूले आफूलाई चिने मात्रै पनि पुग्ने रहेछ आफ्नो जिम्मा आफूले लिए मात्रै पनि पुग्ने रहेछ विगततिर मर्किएर उल्टो यात्रा गर्नुको बदला अगाडितिरै फर्किएर गरेको यात्रामा गतिशीलता पैदा हुने रहेछ आफू उपेक्षितमा होइन आफू उपेक्षितमा होइन असीमित अवसरहरूको उडान यात्रामा रहेछु असीमित अवसरहरूको उडान यात्रामा रहेछु सखा सखा पूर्व रातो नहुँदै मैले सचिएको यात्रा आरम्भ गर्नु छ पूर्व रातो नहुँदै मैले सचिएको यात्रा आरम्भ गर्नु छ बिन्ती यो बेला मलाई निराशा नसल्काऊ मसँग म्याद नथपिने समय छ एउटा फरक सुरुवात गर्न लागेको बेला हे प्रारब्ध एउटा फरक सुरुवात गर्न लागेको बेला हे प्रारब्ध मलाई कर्मका कुइनेताभित्रै देशभक्ति खोज्ने सान देऊ मलाई कर्मका कुइनेताभित्रै देशभक्ति खोज्ने सान देऊ जीवनका यात्राहरूमा गति यतिर लगेको ज्ञान देऊ गति यतिर लगेको ज्ञान देऊ लमजुङ महोत्सवमा सुरुवातदेखि नै साहित्य कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ त्यसो त लमजुङ राष्ट्रकवि माधव घिमिरेले जन्म लिएको ठाउँ हो लमजुङबाट थुप्रै सर्जकहरू नेपाली साहित्यमा स्थापित भएर क्रियाशील रहेका छन् अझ लमजुङलाई साहित्यिक पर्यटकीय स्थल बनाउनका लागि हिमालचुली कला साहित्य प्रतिष्ठान लगायतका संस्थाहरू पनि क्रियाशील छन् भने रमेश चन्द्र घिमिरे विजयराज नेउपाने गोविन्द बहादुर कुँवर जस्ता सर्जकहरू पनि लमजुङमै रहेर निरन्तर क्रियाशील रहँदै आउनु भएको छ यसै क्रममा लमजुङ महोत्सव दुई हजार सत्तरीमा सान्त्वना स्थान प्राप्त गर्न सफल कवि लीला देवी शर्मा तर्कनाको कविता स्वर यतिखेर म प्रस्तुत गर्ने क्रममा छु पुतली बजार नगरपालिका पाँच स्याङ्जाकी सर्जक तर्कनाले असनका गल्ली गल्लीमा हराएको छ मान्छे शीर्षकको कविता प्रस्तुत गर्नुभएको थियो असनका गल्लीमा हराएको छ मान्छे ललिताका सम्झनामा धरहरा ठडिन्न नचेल ललिताका सम्झनामा धरहरा ठडिन्न नचेल न त कोकिल कण्ठी स्वरहरूमा न त कोकिल कण्ठी स्वरहरूमा मालसिरी रन्किएको सुनिन्छ चोक चोकमा रामायण र महाभारतको भागभन्डा लागिरहेछ चोक चोकमा रामायण र महाभारतको भागभन्डा लागिरहेछ रायो र पालुङ्गो जस्तै चोक चोकमा रामायण र महाभारतको भागभन्डा लागिरहेछ रायो र पालुङ्गो जस्तै आफैभित्र कोलाहल मचाएर आफैभित्र कोलाहल मचाएर चोकले चोकलाई साहुती गरिरहेछ आफैभित्र कोलाहाल मचाएर चोकले चोकलाई साहुती गरिरहेछ हो हो तिनै चोकहरूसँगै आँखाहरू छातीमा टाँसेर हो तिनै चोकहरूसँगै आँखाहरू छातीमा टाँसेर असनको गल्लीमा हराएको छ मान्छे जुन टिपेर थुम्कीको पालामा दियो बाल्नुपर्ने मान्छे काँध काँधमा आकाश बोकेर काँध काँधमा आकाश बोकेर समुद्रमा कुद्न सक्थ्यो सूर्यका किरणहरू चोरेर सूर्यका किरणहरू चोरेर धरतीको सिउँदो रङ्ग्याउनु पर्ने मान्छे धरतीको सिउँदो रङ्ग्याउने मान्छे लसुन र पियाजका बोक्रा जस्तै लसुन र पियाजका बोक्रा जस्तै चाउरिँदै चाउरिँदै असनको गल्लीमा हराएको छ मान्छे हात हातमा द्रोणाचल बोकेर हात हातमा द्रोणाचल बोकेर चन्द्रागिरीमा कुद्न सक्थ्यो प्रत्येक हावाका झोक्काहरूमा इफेल ठडिनुपर्ने पाइलै पाइलामा ग्रेट वाल टेकेर अन्तरिक्षको स्पर्श गर्न सक्थ्यो स्वयम्भूका आँखामा स्वयम्भूका आँखामा मोहनी गाँसेर इन्द्रणीको घुम्टो ओढी जवानी टिप्न दौडेकी अप्सरा गन्तव्यहीन यात्री जस्तै जवानी टिप्न दौडेकी अप्सरा गन्तव्यहीन यात्री जस्तै एक ढिको नुनको खोजीमा एक ढिको नुनको खोजीमा असनका गल्लीमा हराएको छु मान्छे बाँझो राखेर भावनाका कोखीहरू बाँझो राखेर भावनाका कोखीहरू टेस्ट्युब कविता जन्माउने कवि जस्तै बाँझो राखेर भावनाका कोखीहरू टेस्ट्युब कविता जन्माउने कवि जस्तै टुँडी खेलको चौगेरामा टुँडी खेलको चौगेरामा परेड खेलिरहेका छन् ऊर्जाशील कुर्सीहरू टुँडी खेलको चौगेरामा परेड खेलिरहेका छन् ऊर्जाशील कुर्सीहरू हो हरिया सागसब्जीमा हो हरिया सागसब्जीमा झिँगा भन्काएर बेचिरहेछ सिंहदरबार कहिले मलेसिया कहिले साउदी अनि कहिले कता आफ्नै अस्तित्व मेटिने डरमा चोकको शालिक जस्तै डराएको छ मान्छे आफ्नै अस्तित्व मेटिने डरमा चोकको शालिक जस्तै डराएको छ मान्छे असनका गल्ली गल्लीमा हराएको छ मान्छे असनका गल्ली गल्लीमा हराएको छ मान्छे चौथो लमजुङ महोत्सव दुई हजार सत्तरीमा आयोजित पश्चिमाञ्चल क्षेत्रीय कविता प्रतियोगितामा दुईजनालाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो भने पहिलो दोस्रो र तेस्रो हुनेलाई पनि पुरस्कृत गरिएको थियो नगद सहित प्रथम हुनेले दस हजार दोस्रो हुनेले आठ हजार र तेस्रो हुनेले पाँच हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरेका थिए भने सान्त्वना स्थान प्राप्त गर्नेले दुई दुई हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरेका थिए सोही कार्यक्रममा सान्त्वना स्थान प्राप्त गर्न सफल ज्ञानी पर्वतका सर्जक पत्थर योदास प्रमिलको ए पहाड शीर्षकको कविता अबको क्रममा म प्रस्तुत गर्ने क्रममा छु मेरो कविताको शीर्षक छ ए पहाड ए पहाड ए पहाड वर्षौँदेखि अविछिन्न बसेर ए पहाड वर्षौँदेखि अविच्छिन्न बसेर तैँले सिकाएको छस् मलाई तेरो इतिहासभन्दा लामो जिन्दगीको पाठ ए पहाड वर्षौँदेखि अविच्छिन्न बसेर तैँले सिकाएको छस् मलाई तेरो इतिहासभन्दा लामो जिन्दगीको पाठ तेरो छातीको बाटो हिँडेका होलान् दैनन्ती हजार पैतालाहरू तेरो छातीको बाटो हिँडेका होलान् दैनन्ती हजार पैतालाहरू चिता भेट्ने हतारको पार्थिव बोकेका मलामीहरू चिता भेट्ने हतारको पार्थिव बोकेका मलामीहरू बेहुली भित्राउने रहरमा ताती परेका जन्तीहरू बेहुली भित्राउने रहरमा ताती परेका जन्तीहरू मन्दिर हिँडेका फर्केका व्रतालुहरू स्कुल हिँडेका फर्केका नानीहरू स्कुल हिँडेका फर्केका नानीहरू मसाल बोकेका नारा लगाएका क्रान्तिकारीहरू र हिँडेका होलान् भर्खरै ब्लात्कृत बालिकाका लर्खराएका पाइलाहरू कठोर मेहनतले बाउडिएका पिँडौलाहरू कठोर मेहनतले बाउडिएका पिँडौलाहरू गरौँ भारीले गैँची परेका खुट्टाहरू साँच्चै पहाड तैँले के सहेको छैनस् साँच्चै पहाड तैँले के भएको छैनस् यो पहाड वर्षौँदेखि बिर्सेर हो कि बिर्से झैँ गरेर यो पहाड वर्षौँदेखि बिर्सेर हो कि बिर्से झैँ गरेर आफैले काटेको विगत तैँले सिकाएको छस् मलाई वर्तमान बाँच्ने जिन्दगीको पाठ तैँले सिकाएको छस् मलाई वर्तमान बाँच्ने जिन्दगीको पाठ तँलाई याद आउँछ कि आउँदैन तँलाई याद आउँछ कि आउँदैन तुसारो मुनि मुनिबाट चिया पिएर भन्जाङ काट्ने तीर्थालुहरू तुसारो मुनि मुनिबाट चिया पिएर भन्जाङ काट्ने तीर्थालुहरू आगो कठाङ्रिने रातमा हिउँले रगत जमेका चौरीहरू पहिरोले लछारिएको चट्ट्याङले धसिएको तेरो खत बसेको घाउ पहिरोले लछारिएको चट्ट्याङले धसिएको तेरो खत बसेको घाउ पदयात्रीको आँसुले ओसिएका तेरा परेली पदयात्रीको आँसुले ओसिएका तेरा परेली भैयाको पसिनाले भिजेको अधर बिरुवाको बेथाले फुलेको साथी साँच्चै पहाड तैँले के भएको छैनस् साँच्चै पहाड तैँले के सहेको छैनस् हो पहाड तैँले सिकाएको छस् एउटा पूर्ण पाठ हो पहाड तैँले सिकाएको छस् एउटा पूर्ण पाठ समयको प्रवेगबारे भोगाएको बारे समयको प्रवेगबारे भोगाएको बारे अद्यापि उस्तै बसेर वर्षौँदेखि अद्यापि उस्तै बसेर वर्षौँदेखि समयको लागि धन्यवाद लमजुङ महोत्सवका अवसरमा आयोजित सो कार्यक्रममा एक विशिष्ट साहित्यिक सङ्गोष्ठी पनि आयोजना गरिएको थियो सो अवसरमा अनेकौं साहित्यिक छलफल पनि भए साहित्यिक विमर्श पनि भए कार्यक्रमले स्रष्टाहरूलाई आफ्नो वैचारिकतामा उभिनका लागि ठुलो सघाउ पुर्याएको पनि महसुस गरिएको थियो कतिपय नवप्रवेशी साहित्यकारहरूलाई सङ्गतको वातावरण सिर्जना मात्रै गरेन पुराना सर्जकहरूलाई पनि आफ्नो वैचारिकतालाई खार्नका लागि सो कार्यक्रमले सहयोग गरेको महसुस गरिएको थियो सोही कार्यक्रममा तृतीय स्थान प्राप्त गर्न सफल कवि सुदेश सत्यालको फर्केर आऊ अब शीर्षकको कविता म प्रस्तुत गर्ने क्रममा छु कवि सत्याल देवघाट तनौका सर्जक हुनुहुन्छ मेरो कविताको शीर्षक छ फर्केर आऊ अब पैसाले सब थोक आउँछ भने माया किनि ल्याउनु पैसाले सब थोक आउँछ भने माया किनि ल्याउनु पैसाले यदि शान्ति मिल्दछ भने उद्यान के धाउनु हो सम्भाव्य विकास कार्य छ यही खाडी नजाऊ अब यो सानो झुपडी बुझे महल हो फर्केराऊ अब मान्छे आज विदेशको झिलिमिली देखि रमाए पनि मान्छे आज विदेशको झिलिमिली देखि रमाए पनि आमाकै प्रिय हुन्छ काख जहिल्यै लाखै कमाए पनि उमिन्छौ किन हो अझै अरबमा तातो छ हावा जब न्यास्रो छ बाबु घरमा राउ अब बाँझो खेत जता ततै छ घरमा के काम खोज्छौ भना बाझो खेत जताततै छ घरमा के काम खोज्छौ भन नेपाली हुनुमा छ गौरव स्वयं के नाम खोज्छौ भन गाई बस्तु चराउँथ्यौ चहुरमा आऊ चराउ अब छाती आज छिया छिया भइसक्यो के राउ अब साहुले घर घेर्न आइरहँदा धम्काउँथ्यो बेसरी साहुले घर घेर्न आइरहँदा धम्काउँथ्यो बेसरी बाढी पीडित छन् जहान घरका छन् बिलौना गरी खोजे छैन विदेशमा अमृत झै पानी कुवाको जब बाधा वा व्यवधानमा फसिरह्यौ फर्केर आऊ अब बुझ्छौ गोप्य कुरा विदेशतिरको ढोका चियाएपछि बुझ्छौँ गोप्य कुरा विदेशतिरको ढोका चियाएपछि के फल्दैन हुँदैन के दसवटा नङ राखिआएपछि के फल्दै नहुँदैन के दसवटा नङ राखिआएपछि गर्नै पर्छ स्वदेशमा बसिरही उद्योग धन्दा अब आमाको अनुहार चाउरिसक्यो फर्केर अब आमाको अनुहार चाउरिसक्यो फरके राऊ अब फरके राऊ अब धन्यवाद श्रद्धे सर्ज कार्यक्रम सिर्जना मञ्च तपाईँ यतिखेर रेडियो बाह्रै उनान्से दशमलव दुई मेघार्च र W dot Barahi radio dot com मार्फत श्रवण गरिरहनु भएको छ र आज मैले गण्डकी अञ्चलको एउटा जिल्ला लमजुङमा आयोजित चौथो लमजुङ महोत्सव दुई हजार सत्तरीका अवसरमा सम्पन्न भएको क्षेत्रीय कविता प्रतियोगितामा उत्कृष्ट हुन सफल कवि कवयत्रीहरूका कविता स्वर प्रस्तुत गरिरहेको छु अहिलेसम्म मैले आठजना कवि कवयत्रीहरूका कविता स्वर प्रस्तुत गरिसकेको छु भने अब प्रथम र दोस्रो हुन सफल कविता स्वरहरू मात्रै मसँग बाँकी छन् यतिखेर दोस्रो स्थान प्राप्त गर्न सफल कवि शिव भूषालको कविता स्वर म प्रस्तुत गर्ने क्रममा छु पर्वतका सर्जक भुषालको एउटा शालिगको आत्मकथा शीर्षकको कविताले सो प्रतियोगितामा दोस्रो स्थान प्राप्त गरेर आठ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेको थियो कविताको शीर्षक एउटा शालिगको आत्मकथा युगौँदेखि म उभिएको छु मूर्तिवत तर मूर्तिवत उभिनु पनि मेरा निम्ति सबभन्दा ठुलो विद्रोह हो युगौँदेखि म मौन छु र मौनता मेरो सबभन्दा ठुलो आवाज हो आँधी र तुफान मलाई हल्लाउन सक्दैन मूल सडकको भिडले मलाई हत्याउन सक्दैन कोही कसैको बलजफ्ती मलाई भगाउन सक्दैन मेरै अगाडि हिँड्दा हिँड्दै सहरका कति ठिटीहरूले भोगे होलान् बुढेसकाल कतिले घुमाए होलान् स्वयं आफ्नो जिन्दगीको आयु यो देशको कति पिँढीले मेरो काँधमाथि गर्यो होला वर्षको एकपल्ट माल्यार्पण मेरै नाम बजाएर कतिजना पुगे होलान् यो देशको सत्ता मेरो मेरो शिरमाथिको आकाशमा कतिपटक उदायो होला ध्रुव तारा बिहानको शीत बनेर कतिपटक झरे होलान् तिनै ताराहरू ठिक मेरो शिरमाथि मलाई मलाई कदापि शालिक बन्नु थिएन एउटा एउटा निर्जीव शालिक उभिएर अमर बन्नु थिएन मेरै कानले सबभन्दा पहिले सुन्दछ सडकको हरेक आवाजको प्रति प्रतिध्वनि मेरै आँखाहरू सबभन्दा पहिले साक्षी बन्छन् यो देशको प्रत्येक आदिम विद्रोहको मेरै वरिपरि घुमिरहन्छ यो देशको निर्बन्ध समय म भने म भने रन्थनिन्छु हर पल स्वयं आफैसँग लड्छु हर पल एउटा भयानक युद्ध स्वयं आफ्नै जिन्दगी विरुद्ध र युगौँदेखि र युगौँदेखि र युगौँदेखि एउटा एउटा निर्जीव इतिहास बाँचिरहेछु बाँचिरहेछु केवल केवल रगतको आँसु बगाएर धन्यवाद एउटा शालिगको आत्मकथा कवि शिव भूषालको यही कविताले उहाँलाई चौथो लमजुङ महोत्सवमा आयोजित पश्चिमाञ्चल क्षेत्रीय कविता प्रतियोगितामा दोस्रो हुन सफल बनाएको थियो अब भने कार्यक्रमको अन्तिम चरणमा कवि सुमन लम्साललाई म प्रस्तुत गर्दैछु कवि सुमन लम्साल चिसापानी पाँच स्याङ्जाका सर्जक हुनुहुन्छ भने अहिले पोखरामा रहेर साहित्य सिर्जना गरिरहनु भएको छ इन्जिनियरिङ साहित्य सञ्जाल र गजल सन्ध्या पोखरा जस्ता साहित्यिक संस्थाहरूसँग सम्बद्ध रहँदै गजल कविता मुक्तक लगायतका विभिन्न विधाहरूमा कलम चलाउँदै आउनुभएका सर्जक सुमन लम्साल पश्चिमाञ्चल क्षेत्रीय कविता प्रतियोगितामा हापे दमिनीको अनुहारमा देश शीर्षकको कविता मार्फत प्रथम हुन सफल हुनुभएको थियो प्रस्तुत छ कवि लम्सालको हापे दमिनीको अनुहारमा देश शीर्षकको यो प्रथम स्थान प्राप्त गर्न सफल कविता स्वर हापे दमिनीको अनुहारमा देश बाबु यहाँ फोटो खिचासी भोट हाल्न पाइन्छ ल्यापटपको अगाडि बसेर कस्मेटिक हाँसो हाँसेकी छ हापे दमिनी सिङ्गो देशको नक्सा जस्तै देखिएको छ उसको अनुहार सिमाना जस्तै खुम्चिएका छन् निधारका गाँटाहरू प्रश्नवाचक चिन्ह जस्ता देखिएका छन् निधार वरपर झुन्डिएका घुम्रा कपालहरू छ बिच निधारमा ठुलो कोठी अर्थात् धनको भकारी मुगलान हिँडेका आफ्नै सन्तानको लर्को जस्तै छन् गालाका केही गाडा धर्साहरू छन् राजमार्गबाटै हराएका राजमार्गहरू जस्ता केही धमिला धर्साहरू पनि अनुहारमा केही दागहरू पनि छन् केही दाइजोको झोकमा पाएका केही पानी होत्न जाँदा मन्दिरले दिएका बाँकी केही आफ्नै आँसुले बनाएका सँगसँगै छन् बारुदले छिया छिया बनाए जस्ता केही कोत्राहरू पनि सपना देख्दा देख्दा थाकेको देश जस्तै छन् एकजोर आँखा आँसु पुस्दा पुस्दा परेलीमा बनेका छन् सालिकहरू जस्तै हत्केलाका डामहरू आँखाले देख्न नसकेको या भनौँ याद आउने डरले देख्न नचाहेको नाकमा छ एउटा बाटुलो बुलाकी जहाँ छोडिएको छ अलिकति ठुले दमै त्योभन्दा थोरै मुनि छ युद्धले छाडेको असर जस्तो कालो ओठ त्यो सँगसँगै ओइलाइसकेको छ उसको आफैलाई भारी भएको बैँस उमेरले लखटेर सत्तरीभन्दा बढी डाँडा कटाउँदासम्म ऊ आफैले पनि कहिल्यै खोजेकी छैन आफूलाई तर आज पहिलोपल्ट तर आज पहिलोपल्ट राष्ट्रिय परिचय पत्र दिन भनेर उसलाई यो राष्ट्रले खोजेको छ कि यो राष्ट्रको परिचय पत्रको लागि उसको अनुहार नै काफी छैन र श्रद्धे सर्जक कवि सुमन लम्सालको यो कविता सँगसँगै कार्यक्रम सिर्जना मञ्चका लागि छुट्याइएको समयको पर्दा आजका लागि खस्ने आँटिसकेको छ चौथो लमजुङ महोत्सव दुई हजार सत्तरीमा आयोजित पश्चिमाञ्चल क्षेत्रीय कविता प्रतियोगितामा प्रथम हुन सफल कवि सुमन लम्साल दोस्रो हुने कवि शिव भूषाल तेस्रो हुने सुदेश सत्याल सान्त्वना स्थान प्राप्त गर्ने लीलादेवी शर्मा तर्कना र पत्थर युदास प्रमिल साथै उत्कृष्ट हुन सफल मेघेन्द्र पोखरेल नारायण बास्तुला चन्द्रकान्त अर्याल मिलन समीर र गौरी नेउपानेलाई पनि हार्दिक बधाई ज्ञापन गर्दै यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँप्रति विशेष आभार व्यक्त गर्छु र आगामी बिहिबार राति सभा नौ बजे कार्यक्रम शब्द शिविरमा र शुक्रबार राति सभा नौ बजे कार्यक्रम सिर्जना मञ्चको अर्को एउटा नवीन श्रृङ्खलाका साथमा उपस्थित हुनका लागि यो मञ्चबाट म रूपिन्द्र प्रभावी यहीँनिर छुट्टिन्छु नमस्ते शुभरात्री